विधेयक दुई हजार सतहत्तरमाथि छलफलका लागि सभामा प्रस्तुत गर्नुभएको थियो नगरसभामा गलकुट नगरपालिकाका प्रशासकीय अधिकृत टोलबहादुर विकाले नगरपालिका तथा वडा कार्यालयहरूको आयोजना कार्यक्रम संशोधन सम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो सभामा कलकुट नगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष नारायण ध्वज मल्ल र गलकुट नगरपालिका वडा नम्बर छका वडा सदस्य भीम विकाले मन्तव्य व्यक्त गर्नुभएको थियो नगरसभामा प्रस्तुत भएका विधेयक नगरसभा सदस्यले अध्ययनको लागि माघ एघार गतेसम्म समय प्रदान गर्दै स्थगित गर्ने निर्णय भएको छ नगरसभा कलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरीको अध्यक्षता र प्रशासकीय अधिकृत तुलबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो गलकोट नगरपालिकाकी नगर उपप्रमुख रेणुका काउचा मगरले बालबालिकाको अधिकार सुनिश्चित गर्ने कार्ययोजना नगरपालिकाले पूरा गर्ने बताउनु भएको छ बालमैत्री स्थानीय शासन सहितको नगरपालिका निर्माणको लागि गत पौ छब्बिस गतेदेखि सञ्चालित सहजकर्ताहरूको लागि अभिमुखीकरण कार्यक्रम समापनको अवसरमा बोल्दै उपप्रमुख काउचाले बालबालिकाको आवाज र विचारलाई बालबालिका सम्बन्धी नीति कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्त्वपूर्ण स्थान दिने लक्ष्य अनुरूप कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो बालमती स्थानीय शासन राष्ट्रिय रणनीति दुई हजार चौहत्तर अनुसार गलकुट नगरपालिकालाई बालमती नगर घोषणा अभियान तीव्र रूपमा सञ्चालन गरिएको छ उपप्रमुख काउचाले भन्नुभयो गलकुट नगरपालिकालाई बालमैत्री घोषणासँगै अधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनु पर्छ भन्ने जिम्मेवारी हामीले महसुस गरेका छौँ बालबालिकाको अवस्था र सूचकहरू पुरा गर्न गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गरेको बताउनुभयो उहाँले बालबालिकाको समग्र वृद्धि विकासलाई प्राथमिकतामा राखी बालमती नगरको पहिचान स्थापित गराउने गरी नगरपालिकाले योजना अघि बढाएको बताउनुभयो बालमती नगर निर्माणका लागि केही मापदण्डहरू पुरा गर्नुपर्ने हुन्छ उपप्रमुख काउचाले भन्नुभयो गलकुट नगरपालिकाले दुई हजार सालदेखि नै बालमती नगर निर्माणको लागि उनाचालिसवटा सूचक पूरा गर्ने काम गरिरहेको अवस्थामा अब सूचकहरू पूरा गर्न सहजकर्ताहरूले जिम्मेवारी महत्त्वपूर्ण हुन्छ बालमैत्री बनाउने र दिगो रूपमा स्थापना गराउन सहजकर्ताहरू आफैमा सक्रिय बन्नुपर्नेमा उहाँले जोड दिनुभयो चार दिनसम्म सञ्चालित अभिमुखीकरण कार्यक्रममा बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णुबहादुर चौबेली बाल अधिकारको ऐतिहासिक विकासक्रम बाल अधिकारको सिद्धान्त बालमैत्री स्थानीय तहका फाइदा वस्तुगत विवरण सहजीकरण सिप बालमै मैत्री स्थानीय शासनको अवधारणा विकास क्रम अर्थपूर्ण बाल सहभागिता लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो समापन समारोहको अवसरमा गलकुट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा बालमती वडा सहजकर्ता रामुसाई ठकुरी धनमाया विकली मन्तव्य राख्नुभएको थियो कार्यक्रम गलकुट गलकुट नगर उपप्रमुख रेणुका काउचाको अध्यक्षता नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाको स्वागत तथा प्रशासकीय अधिकृत राजन कण्डेलको सञ्चालनमा सम्पन्न भएको थियो Música गलकुटको लागि सामुदायिक रेडियो गलकुट एफएम एक सय दुई थुप्रो चार मेगाहरूको सञ्चालन संस्था गलकुट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको एघारौँ साधारण सभा आज सम्पन्न भएको छ कोरोना भाइरस कोभिड उन्नाइसका कारण स्वास्थ्य सतर्कता साथ प्रतिनिधिमूलक उपस्थितिमा भएको साधारण सभामा अध्यक्ष वीरेन्द्र श्रेष्ठले गलकुट क्षेत्रलाई सूचना र सञ्चारको क्षेत्रमा सबल बनाउनको लागि आफूले योजनाबद्ध काम गरेको भन्दै सामुदायिक रेडियो गलकुट र गलकुट प्रत साप्ताहिक गलकुट वासीको सम्पत्ति भएको बताउनुभयो साधारण सभामा सञ्चालक समितिको तर्फबाट सचिव वीरबहादुर चोखालले आर्थिक वर्ष दुई हजार छ्याहत्तर सतहत्तरको प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तरको प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा कोषाध्यक्ष मन्जु शर्मा चालिसीले आर्थिक वर्ष दुई हजार छ्याहत्तर सतहत्तरको वित्तीय प्रतिवेदन तथा आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तरको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो साधारण सभाले रेडियोको स्तर उन्नति गर्ने ताराखोला गाउँपालिकामा स्थान स्थापना गरिएको रिले टावरबाट रेडियो प्रसारण गर्ने रेडियो सदस्य विस्तार गर्ने स्थानीय कार्यक्रम उत्पादन तथा प्रसारणको लागि आवश्यक योजना निर्माण गर्ने लगायतका निर्णय गरिएको छ विक्रमसम्म दुई हजार छ्यासठी सालमा स्थापना भएको सहकारीले विक्रमसम्म दुई हजार छ्यासठी असार तिन गतेबाट बचत तथा ऋण कार्यक्रम सञ्चालन विक्रम दुई हजार सडसठी सा फागुन दुईबाट गलकुट पत्र साप्ताहिक प्रकाशन विक्रमसम्म दुई हजार अडसठी साउन चौधबाट सामुदायिक रेडियो गलकुट प्रसारण गर्दै आएको छ तिन सय अडचालिसजना सेयर सदस्यहरू रहेको सहकारीमा बहत्तर लाख एकतिस हजार तिन सय सेयर पुँजी रहेको छ साधारण सभा गलकुट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता र सचिव बिरबहादुर चुखालको सञ्चालनमा सम्पन्न भएको थियो माघे सङ्क्रान्ति नजिकिएपछि कलकत्ता बजारहरूमा तरुलको कारोबार बढेको छ गलकोटको हटियामा मलमको बढेखानी हरिचौर नरेथाँती लगायतबाट तरुल कृषकले बेच्न ल्याउने गरेको भन्दा गरेका छन् माग बढेकाले बजारमा तरुल र आउ आलु पनि भेटिन थालेको बताइएको छ चिसो र माघी सङ्क्रान्ति पर्वका कारण तरकारी बजारमा तरुलको कारोबार बढ्न थालेको छ कारोबार बढीसँगै तरुल पनि बढी आउन थालेको तरकारी व्यवसाय व्यापारी देवी श्रेष्ठले बताउनुभयो माघे सङ्क्रान्तिमा तरुल उसिनेर र पकाएर खाने चलन छ जाडोमा तरुलले गेडागुदीसित मिसाएर झोल बनाएर खान सकिने भएकाले पनि यसको कारोबार बढेको विक्रेताले बताएका छन् माघे सङ्क्रान्तिले घिउ चाको तरुल र खिचडीको पर्व भनिने भएकाले गरिएकाले समेत यो समयमा बढी मात्रामा कन्डमुल कन्डमुल बिक्री हुने गरेको व्यापारीहरूको भनाइ छ माघे सङ्क्रान्ति सबैजसो समुदायले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 दिने माटो परीक्षण शिविर सम्पन्न भएको छ शिविरमा कृषकहरूको माटोमा पोटास नाइट्रोजन फस्फोरस माटोको अम्लेपन र छेरेपनको मात्रा परीक्षण गरी माटोको बल्कमा कुन प्रकारको कति मात्रामा मल प्रयोग गर्न उपयुक्त हुन्छ भन्ने पत्ता लगाई उत्पादनमा वृद्धि गर्ने उद्देश्यले माटो परीक्षण शिविर सञ्चालन गरिएको गलकुट नगरपालिका वार्ड नम्बर तिनका वडा अध्यक्ष बिरजङ भण्डारीले जानकारी दिनुभयो शिविरमा आठ बजेदेखि तिन बजेसम्म गलकुट नगरपालिकाका भित्रका दुई सय बढी कृषकले बारी तथा खेतको माटो परीक्षण गरेको गलकुट नगरपालिका वार्ड नम्बर तिनका कृषि तथा पशु प्राविधिक बलराम अधिकारीले बताउनुभयो गलकुट नगरपालिका वडा नम्बर एक को ओडा कार्यालयको भवन शिलान्यास गरिएको छ ओडा कार्यालयको भवनको शिलान्यास गर्दै कलकुत नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले पर्याप्त मात्रामा सार्वजनिक र सरकारी जग्गा नभएको अवस्थामा जग्गा व्यवस्थापन गर्नु अत्यन्त कठिनाइ हुँदै हुँदाहुँदै पनि ओडा नम्बर एकले जग्गा व्यवस्थापन गरी भवन निर्माणका लागि शिलान्यास गरेकोमा खुसी व्यक्त गर्दै जग्गादाताहरूले धन्यवाद व्यक्त गर्नुभयो गलकुत नगरपालिकाबाट विनियोजित पच्चिस लाख रुपियाँबाट भवन निर्माण सुरु गरिएको भवनलाई गलकुट नगरपालिकाले आगामी आर्थिक वर्षहरूसम्ममा निर्माण सम्पन्न गरिने वडा कार्यालयले जनाएको छ वडा कार्यालय भवन निर्माणको लागि साबिक दुदिला भाती गाविस रहेको जग्गा र नपुग स्थानीय तेजेन्द्र पुन र युवराज सुवेदीले जग्गा उपलब्ध गराउनु भएको थियो कार्यक्रम गलकुट नगरपालिका वडा नम्बर एक वडा अध्यक्ष नेत्रबहादुर बुढाथोकीको अध्यक्षता सुमित्रा कार्कीको स्वागत तथा धना खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो गलकुट माध्यमिक विद्यालय गलकुट नगरपालिका वार्ड नम्बर तिन हटियामा आज अनुशासन समिति तथा जुनियर रेडक्रस समिति गठन गरिएको छ गलकुट माध्यमिक विद्यालयमा दुई हजार सतहत्तर सालको लागि कक्षा छदेखि दसको अनुशासन समिति तथा जुनियर रेडक्रस समितिको गठन गरिएको हो अनुशासन समितिमा स्कुल क्याप्टेनको रूपमा निकिता साहनी चयन हुनुभएको छ त्यस्तै सदस्यहरूमा निकिता बोरा मनोज साहनी विपिन भण्डारी रश्मि बोरा तुफान खत्री मन्द्रुपा दर्लामी विनिता परिया रबिना बोरा अनिसा परिया परियार र रबिना परियार चयन हुनुभएको छ त्यस्तै कार्यक्रममा जुनियर रेड क्रस समितिको पनि गठन गरिएको छ ग्रीष्म अधिकारीको अध्यक्षतामा जुनियर रेड क्रस समितिको गठन गरिएको हो उपाध्यक्षमा अमित पूर्जा मगर सचिवमा चन्द्रा अर्गेजा सहसचिवमा गङ्गा भण्डारी र कोषाध्यक्षमा सचिन परियार रहेका छन् कार्यक्रममा जुनियर रेड क्रस समितिको बारेमा र अनुशासन समितिको काम र कर्तव्यको बारेमा प्रधानाध्यापक देवेन्द्र बहादुर खत्री र सहायक प्रधानाध्यापक रामबहादुर खत्रीले प्रश्न पार्नु भएको थियो कार्यक्रम गलकुट माध्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र बहादुर खत्रीको अध्यक्षता तथा शिक्षक टिकाराम कडेलको सञ्चालनमा सम्पन्न भएको थियो जनचेतना बचाउ तथा ऋण सहकारीको प्रबन्धक वीरबहादुर खत्रीले विदाय कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा विदाय भएर जान लाग्नुभएका वीरबहादुर छे खत्रीले सहकारीमा आफूले एघार वर्षसम्म काम गर्दा स्वस्थ राम्रोसँग चलेको र भावी दिनमा पनि यस्तै सञ्चालन होस् भनी शुभकामना व्यक्त गर्नुभएको थियो विदाय कार्यक्रमको अवसरमा नगद दुई दुई लाख आठ हजार तिन सय दुईको हितको स्थापना गरिएको छ कार्यक्रम जनचेतना बचत तथा ऋण सहकारीका अध्यक्ष बहादुर बस्नेतको अध्यक्षताको साध्यक्ष गुप्त प्रसाद गौतमको स्वागत तथा सचिव हेमबहादुर बुढाथुकीको सञ्चालनमा सम्पन्न भएको थियो खबरसँगै साँझ सात बजेको गलकुट खबरका हामी अन्तमा अन्तमा शीर्ष खबर पुनः एकपटक गलकुट नगरपालिकाको आठौँ नगरसभा आजदेखि सुरु बालबालिकाको अधिकार सुनिश्चित गर्छौ नगर उपप्रमुख काउचा गलको सूचना तथा संसार सहकारीको एघारौँ साधारण सभा सम्पन्न माघी सङ्क्रान्ति नजिकिएसँगै गलकोटका बजारहरूमा तरुलको कारोबार बढ्यो गलकोटमा माटो परीक्षण शिविर सम्पन्न र गलकुट नगरपालिका वार्ड नम्बर एकको वडा कार्यालयको भवन शिलान्यास गलकुट माध्यमिक विद्यालयमा जुन अनुशासन समिति तथा जुनियर रेड समिति गठन यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरमा कार्यक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार